युगको बने रसा युवा निश्चल निडरा बेभर निष्कपट सबै शक्तिहरू मेरो छाती सत्यको लागि दिने कब बनो शुभकामना नवयुगलाई नवयुग सम्पूर्ण नेपाली जनहरूमा धेरै धेरै स्वागत गर्न चाहन्छौँ नमस्कार टक्राउन चाहन्छौँ नयाँ वर्ष दुई हजार सत्तरी साल हाम्रो घर आँगनमा टेकिसकेको छ हामी यही हो कार्यक्रमलाई विशेष कार्यक्रम जुट राखेका छौँ नयाँ वर्षको यो विशेष कार्यक्रममा छौँ रेडियो अर्फोन एक सय चार थुप्रो पाँच मेघार्स तपाईँले ट्युन गरिरहनु भएको छ भने हामी नयाँ वर्षको यो विशेष कार्यक्रममा जुटिराखेका छौँ र आज नयाँ वर्ष दुई साल र सम्पूर्णलाई हामी धेरै धेरै शुभकामना पनि दिन चाहन्छौँ तपाईँ यतिखेर नयाँ वर्षको यो विशेष कार्यक्रम रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाड सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले सुन्न सक्नुहुन्छ लगइन गरेर हामी रेडियो अर्पण एक सय चार थप्लो पाँच परिवार हामी यतिखेर विशेष कार्यक्रममा जुटिराखेका छौँ आज नयाँ वर्ष दुई हजार सत्तरी साल हामी तपाईँसँग यस्तै कुराहरू गर्छौँ भलाकुसारी गर्छौँ र तपाईँलाई पनि यदि आउन मन लागेको छ अनि सम्झना अनि ती शुभकामनाका गुच्छाहरू तपाईँलाई राख राख्न मन लागेको छ तपाईँका आफ्ना आफन्तजन इष्टमित्र साथीभाइ सङ्गीलाई भने तपाईँ आउन सक्नुहुन्छ यतिखेर मैले देखिराखेको छु हाम्रा सहकर्मीहरू राज हुनुहुन्छ तबाट हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ नयाँ वर्षको त्यस्तै गरी मसँग सहकर्मी दिपेन्द्र हुनुहुन्छ त्यस्तै म सुभाष तपाईँसँग रहिराखेको छु हामी सम्पूर्ण तर्फबाट हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ र हाम्रा सहकर्मीहरू आउने क्रम पनि जारी नै छ साथीहरू आउनुहुन्छ दिपेन्द्र हुनुहुन्छ यतिखेर तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स आज हामी विशेष गरी नयाँ वर्ष दुई हजार दुई हजार सत्तरी साललाई चाहिँ हामी कसरी मनाउने र कसरी मनाइराखेका छौँ धेरै ठाउँमा आज कार्यक्रम पनि छ कार्यक्रमहरू पनि हुँदैछ त्यो कार्यक्रमहरू तपाईँले कसरी निहाल्दै हुनुहुन्छ र तपाईँ कसरी त्यो नयाँ वर्षलाई चाहिँ यो नयाँ वर्षलाई चाहिँ मनाउँदै हुनुहुन्छ त्यसको बारेमा पनि हामी तपाईँको मुखबाट तपाईँको त्यो शब्दहरूबाट सुन्नेछौँ र तपाईँले गएको वर्ष कसरी बिताउनु भयो र तपाईँको गएको वर्ष कस्तो भयो फर्केर त्यो वर्षलाई हामी एकचोटि हेर्नेछौँ र ती वर्षलाई फर्केर चाहिँ दुई सालमा चाहिँ हामीले त्यो उनासत्तरी सालमा गर्न नसकेका कुराहरू जति पनि छन् सत्तरी सालमा पुरा भएको होस् भनेर पनि कामना गरौँ यो कामना सहित चाहिँ तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर यो दुईवटा बाटो भएर आउनुभयो भने अवश्य पनि हामी तपाईँका शुभकामनाका लहरहरू शब्दहरू चाहिँ हामीले राख्न पाउनेछौँ अलिकति आफूलाई मनमा पनि अलिकति लाग्दो रहेछ अब हिजोको दिन पोहोर हुँदैछ है <laughs> हिजोको दिन चाहिँ पोहोर भएर आजलाई चाहिँ आजको यो दिनमा चाहिँ हिजोको दिनलाई हामीले पोहोर भनेर भन्दाखेरि अलिकति के कस्तो कस्तो पनि लाग्दो रहेछ है नयाँ वर्ष हामी सबै साथीहरू मिलेर एउटा सानो कार्यक्रम गरेका गरेर पनि रमाइलो गर्न सक्छौँ होइन नयाँ वर्षमा चाहिँ जस्ट रमाइलो गर्नुपर्छ यो नयाँ वर्ष भनेको सुरुवातको दिन हो सुरुवातको महिना हो यो वैशाखको हामी आज एक गतिमा छौँ नयाँ वर्ष दुई हजार सत्तरी साल हामीसँग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 अर्फन ट्युन गरेर सुनिरहनु भएको छ भने हामी नयाँ वर्षको यो विशेष कार्यक्रममा जुटिराखेका छौँ यो विशेष कार्यक्रममा रहेर चाहिँ हामी तपाईँका शुभकामनाका लहरहरू तपाईँका ती शुभकामनाका गुच्छाहरू पुष्प गुच्छाहरू लिएर हामी तपाईँमाझ उपस्थित भएका छौँ र तपाईँ आउनुहोला दुईवटा बाटो भएर भनिराखेका छौँ हामीले जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर र हामीले देख्न सक्छौँ गएको वर्षहरूमा झै जस्तै हाम्रो घरको भित्तामा टाँसिएका ती भित्ते पात्रोलाई हामीहरू देख्न सक्छौँ कति पुरानो भएर गइसकेका छन् हिजोका दिनहरू फर्केर हेर्दा आज छौँ आज हामी र आज भोलि हुन्छ र भोलि पर्सि हुन्छ त्यसरी नै दिनहरू बितेको हामीले पत्तै पाउँदैनौँ र ती बित्दा बित्दा दिनहरू बितेर बितेर जाँदा जाँदै नयाँ वर्ष दुई हजार सत्तरी सालको पनि पत्तै पाएनछु र म कुराकानीलाई यतापट्टि जोड्न चाहन्छु सुभाषलाई केही कुरा सोध्न चाहन्छु नयाँ वर्ष <laughs> सुभाषको कस्तो हुँदैछ नयाँ वर्ष अब लाग्दैछ दिविन्द्र है अब के हुन्छ कसो हुन्छ यसो त यो नयाँ वर्षमा चाहिँ रमाइलो गर्नुपर्छ अरे आजको दिनमा रमाइलो गर्यो भने चाहिँ वर्षैभरि चाहिँ रमाइलो हुन्छ अरे जिन्दगी भनेर पनि हाम्रा बुढापाका होइन भन्ने गरेका हामीले सुनेका छौँ भन्ने गरेको पाइन्छ पनि यसो त त्यस त्यसैले त्यस कारणले पनि हामी आजको दिनलाई चाहिँ जतिसुकै पीडा दुःख जे भए तापनि हर्ष उल्लासको साथ हामी हामी नयाँ वर्ष पर्छ दिपिन्द्र है एउटा गजललाई मैले लिन चाहन्छु भोका बस्ती सबै अगाउन अनि मान्छु नयाँ वर्ष भोका बस्ती सबै अगाउन् अनि मान्छु नयाँ वर्ष कपडा सबैले लगाउन अनि मान्छु नयाँ वर्ष भोका बस्ती सबै अगाउन् अनि मान्छु नयाँ वर्ष कपडा सबैले लगाउन् अनि मान्छु नयाँ वर्ष सुन्छु अचेल जात जाति फाटेका छन् छिमेकमा सुन्छु अचेल जात जाति फाटेका छन् छिमेकमा बाहुनले राई समाउन अनि मान्छु नयाँ वर्ष भोका बस्ती सबै आउन अनि मान्छु नयाँ वर्ष कपडा सबैले लगाउन् अनि मान्छु नयाँ वर्ष हो पनि त्यो भोका बस्तीहरू जति पनि छन् जसले लाउन पाएका छैनन् कपडाको नाममा अब त्यो कपडा पनि देख्न पाएको स्थिति छैन कति ठाउँमा यो नयाँ वर्षले चाहिँ जति पनि खाली पेटमा बसिएका त्यो भोकमरी फैलिएको ठाउँ छ यो नयाँ वर्षमा चाहिँ सबैजनाले खाना पुगोस् सबैलाई चाहिँ हामी कामना गर्न सक्छौँ एकदमै दिपेन्द्र यो नयाँ वर्षमा एउटा कुरा वास्तवमा भन्नुपर्दाखेरि अलिकति कसैको घरमा आज चौरासी व्यञ्जन पाकिराखेको छ कसैको घरमा चाहिँ होइन एउटा बिहान खाए बेलुका के खाउँ भन्ने त्यस्तो अवस्था पनि होला तर जे जस्तो अवस्था भए तापनि नयाँ वर्षलाई चाहिँ तपाईँ हर्ष उल्लासका साथ रमाइलो गरेर बिताउनुहोस् मनाउनुहोस् हामी यही शुभकामना दिन्छौँ यो विशेष कार्यक्रमको यो तर्फबाट र यो शुभकामना हामी रेडियो अर्पण होल युनिटको तर्फबाट पनि दिन्छौँ अनि हाम्रो व्यक्तिगत तर्फबाट पनि तपाईँहरूलाई दिन्छौँ तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिस तपाईँसँग शुभकामना कति गुच्छाहरू छन् तपाईँका आफन्तजन इष्टमित्र साथीभाइलाई तपाईँ दुई हजार सत्तरी सालको चाहिँ शुभकामना दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुन्छ अनि तपाईँका आफ्ना आफन्त इष्टमित्र साथी सङ्गीलाई भने तपाईँले शुभकामनाका ती उच्चहरू बाँड्न सक्नुहुन्छ अवश्य पनि यो दुईवटा बाटो भएर आउनुहोला र आउनु भएपछि हामी तपाईँसँग कुराकानी गर्छौँ तपाईँको त्यो विगतका दिनहरू कस्तो भयो र गएको वर्ष चाहिँ तपाईँले के के गर्नुभयो तपाईँको गएको वर्ष जति पनि तपाईँले बनाउनु भएको प्लानिङहरू तपाईँको त्यो प्लानहरू थियो योजनाहरू थियो कस्तो भयो सक्सेस भयो कि भएन त्यसको बारे पनि हामी छोटो कुराकानी गर्नेछौँ तपाईँको त्यो विगतको दिनहरूलाई एकैछिन हामी फर्केर हेर्ने पनि छौँ तपाईँसँगै रहेर एकदमै दिपिन्द्र विगतका दिनहरू हामीले हेर्नुपर्छ फर्केर किनभने विगतका दिनहरूमा के कस्ता कुराहरू गरियो हामीले के कस्ता प्रगतिहरू गरियो के कस्ता दुःख सुखहरू हामीले भोगियो ती सबै कुराहरूलाई हामीले मनन गर्नुपर्छ र त्यस्ता कुराहरूसँग केही बदल्नु परे केही परिवर्तन गर्नु परेमा पनि अबको नयाँ वर्षमा चाहिँ हामीले सुरुवात गरेर ती सुधार्नुपर्ने कुराहरूलाई हामीले सुधार्न सक्नु पनि पर्छ दुई सालको यो नयाँ वर्षको सुरुवात सँगसँगै अवश्य पनि र देशले अहिलेसम्म संविधान पनि पाएको छैन त्यो पनि हामीलाई थाहा छ होइन यो त सबैको दुःखको कुरा हो के गर्ने जिन्दगीमा यो संसारमा होइन यस्तै यस्तै कुराहरू कहिले दुःख कहिले सुख हुने नै गर्छ र यो नेपालले संविधान नपाउने भनेको चाहिँ अलिकति हामीलाई एकदम दुःखको कुरा आम नेपाली जनतालाई चाहिँ एकदम दुःखको कुरा पनि हो होइन तर हामी यो आग्रह गर्छौँ होइन यो चाहिँ हामीले वास्तवमा भन्छौँ यो नयाँ वर्ष दुई हजार सत्तरी साल सँगसँगै हाम्रा नेताहरूलाई पनि ती हौसला मिलोस् हामी यो आग्रह गर्छौँ यो नेताहरूलाई चाहिँ अवश्य पनि र यो दुई हजार सत्तरी सालले चाहिँ नयाँ वर्ष सँगसँगै नयाँ संविधान पनि आउनेछ वसन्त ऋतुको आगमन सँगसँगै नयाँ वर्ष दुई हजार सत्तरी साल आइपुगेको छ र तपाईँ माझ हामी माझ हामी सबै सबैको माझमा चाहिँ आइपुगेको छ यो अवसरमा रहेर रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्समा चाहिँ हामीले शुभकामना विशेष कार्यक्रमलाई लिएर आएका छौँ तपाईँमा र तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने रेडियो खोल्नु भएको छ भने तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ र सुभाष छु यतापट्टि अनि यतापट्टि म बोलिराखेको छु अनि उताबाट हामीलाई साथ दिइराख्नु भएको छ प्रविधिमा रहेर साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र राजले नयाँ वर्ष दुई हजार सत्तरी सालको हामी फेरि पनि आम सम्पूर्ण हाम्रा श्रोताहरूलाई हामी धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हाम्रा सहकर्मीहरू पनि आउने चहल महल मिली मिलिराखेको छ है चहल मैले देखिराखेको छु उता एकदम राज हाँसिराखेका छन् हामीले राजलाई पनि शुभकामना दिनुपर्छ सालको सुरुवातमै हाँसियो भने वर्षभरि हाँस्न पाइन्छ अरे भन्ने कति किमध्यन्ती पनि छ र कति रुयो भने चाहिँ अब एक वर्षभरि रुनुपर्छ अरे भन्ने चलन पनि छ र राम्रो काम थालिने गऱ्यो भने वर्षभरि राम्रो काम गर्न पाउँछ हुन्छ सायद राज आज हाँस्दै हुनुहुन्छ वर्षभरि राजाले हाँस्न पाउनेछ हाम्रो यो कामना पनि रह्यो र सुभाषले के भन्ने भन्दैछ होइन एकदमै हो यो नयाँ वर्षमा हाँस्नुपर्छ रमाइलो गर्नुपर्छ मनमा जति पिर भए तापनि मुटुमा जति पिर दुःख जस्तो सुकै भए तापनि आज नयाँ वर्ष दुई हजार सत्तरी सालमा चाहिँ तपाईँ सुरुवातको यो समयमा तपाईँ रमाइलो गर्नुहोस् मनमा जति सुकै दुःख पीडा भए तापनि तपाईँ हाँस्नुहोस् अनि आफ्ना साथीभाइ इष्टमित्रलाई हँसाउनुहोस् तपाईँ सधैँ यस्तै यस्तै हाँस्न सक्नुहुन्छ रमाउन सक्नुहुन्छ वर्षौभरि तपाईँ यस्तै यस्तै जिन्दगीमा रमाइलो रमाइलो कुराहरू पनि मात्रै भोग्नु हुन पाउनुहुनेछ यो हामी चाहिँ आग्रह गर्छौँ तपाईँ रमाइलो गर्नुहोस् जतिसुकै पीडा जतिसुकै दुःख कष्ट भए तापनि यो आग्रह गर्छौँ र फेरि पनि यो नयाँ वर्ष दुई सालको उपलक्ष्यमा चाहिँ हाम्रा सम्पूर्ण सहकर्मी साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट अनि रेडियो अर्पण होल युनिटको तर्फबाट हार्दिक हार्दिक मङ्गलमय शुभकामना पनि अर्पण गर्न चाहन्छौँ हामी र हामी फर्केर पुरानो वर्षलाई पनि हेर्नेछौँ पुरानो वर्षलाई पनि निहाल्नेछौँ र राजको सङ्केत मिल्दैछ सुभाष कोही साथी आउँदै हुनुहुन्छ अरे उहाँलाई भित्राउने हो कि एकदम हामी भित्र आउँछौँ को हुनुहुन्छ स्वागत गर्छौँ नमस्ते नमस्ते दादा को बोल्दै हुनुहुन्छ कहाँदेखि कोराकदेखि शान्ति लामा हुनुहुन्छ शान्तिजी के छ तपाईँको नयाँ नौलो खबर भन्नुहोस् एकदम ठिकठाक छ है आज नयाँ वर्ष दुई हजार सत्तरी साल आज सुरुवातको दिन है के कसरी मनाउने सोचमा हुनुहुन्छ शान्तिले शान्तिजी अलिकति आवाज फ्रस्ट आइराखेको छैन है आवाजलाई चाहिँ बुझ्नको लागि अलिकति कठिनाइ परिराखेको छ नेटवर्कले साथ नदिएको हो कि जस्तो पनि लागिराखेको छ र शान्तिजी आउनु भएको छ सुभाषजी शान्तिजीलाई शुभकामना दिने हो कि शान्तिजी हाम्रो तर्फबाट हाम्रो सम्पूर्ण सहकर्मीको तर्फबाट हाम्रो रेडियो अर्पण होल युनिटको तर्फबाट शान्तिजीलाई चाहिँ नयाँ वर्ष दुई हजार सत्तरी सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना चाहिँ हामी व्यक्त गर्न चाहन्छौँ है शान्तिजीले चाहिँ यो नयाँ वर्षलाई चाहिँ कसरी लिनुभएको छ शान्तिजी रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको यो विशेष कार्यक्रममा हामी जुटिराखेका छौँ र तपाईँका आफ्ना आफन्त इष्टमित्र साथीभाइ सङ्घीयहरूलाई ती सम्झना अनि ती शुभकामनाका गुच्छाहरू राख्न सक्नुहुन्छ शान्तिले <laughs> शान्तिजी गइसक्नु भएको छ सम्भवतः उहाँको आवाजलाई अलिकति सुन्न कठिन भएर हामी एकदमै एकदमै क्षमा प्रार्थी पनि छौँ अलिकति नेटवर्कको व्यस्तता अथवा के कारणले हो अलिकति आवाज चाहिँ प्रष्ट आइराखेको अवस्था थिएन कोही साथी फेरि पनि आउनु भएको छ भनेर सङ्केत मिलिराखेको छ देवेन्द्र को हुनुहुन्छ स्वागत गरौँ है नमस्ते नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को भन्नुभयो अलिकति आवाज आइराखेको छैन राज के भइराखेको छ अलिकति टेक्निसियन प्रो त्यो पनि भइराखेको छ है प्रोब्लम भइराखेको छ शान्त राज को बोल्नुभयो कहाँबाट जुटपानीबाट विपना थापा लक्ष्मी लक्ष्मीजी के छ तपाईँको खबर भन्नुहोस् ठिक ठाक छ है नयाँ वर्ष दुई हजार सत्तरी साल के कसरी मनाउँदै हुनुहुन्छ मिठो चोखो खाएर होइन अनि नयाँ वर्ष दुई हजार सत्तरी साल यसो त लक्ष्मीले चाहिँ नयाँ वर्षलाई चाहिँ कसरी हेर्नु भएको छ नजिकबाट कसरी निहाल्नु भएको छ मैले पर्दाखेरि चाहिँ अब यसमा नयाँसम्म चाहिँ त्यो ट्याक्टा जितेर नयाँ सपना लिएर बस्ने अनि मिठो दुःख खाने आजको दिन त्यसरी बस्यो भनेदेखि वर्षभरि रमाइलो हुन्छ सुखमय हुन्छ भन्ने हाम्रो परम्परा छ नयाँ नयाँ नयाँ कपडा लगाउने मिठो खाने होइन राम्रो राम्रो ठाउँमा घुम्न जाने यसरी नै मनाउने सोच होइन नयाँ वर्ष दुई हजार सत्तरी सालको लक्ष्मीलाई चाहिँ हाम्रो होल युनिटको तर्फबाट हाम्रा सम्पूर्ण सहकर्मीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्न चाहन्छौँ हजुरहरूलाई नि मेरो तर्फबाट सत्तरी सालको शुभकामना लक्ष्मीजी तपाईँका आफन्त इष्टमित्र साथीभाइ सङ्घीहरूलाई सम्झना अनि ती शुभकामनाका गुच्छाहरू तपाईँले राख्न सक्नुहुन्छ हजुर सर्वप्रथम त मेरो दुर्गा दिदीलाई सर्वप्रथम मेरो दुर्गा दिदीलाई सुशीला दिदीलाई केसी बाटुली दिदीलाई र देवकी निर्मला सुनितालाई म नयाँ वर्ष दुई हजार उन्तिस सालको शुभकामना दिन चाहन्छु शुभकामना दिन चाहनुहुन्छ हुन्छ लक्ष्मीजी आउनुभयो अहिले भने छुट्टिन्छौँ नमस्ते हजुर नमस्ते लक्ष्मीजी हुनुहुन्थ्यो शुभकामना बाँड्दै हुनुहुन्थ्यो शुभकामना आदान प्रदान कार्यक्रम हामीले यतिखेर विशेष कार्यक्रममा जुटाएका छौँ र यतिखेर मैले देखिराखेको छु अगाडि हाम्रो सहकर्मी सूर्य ढकाललाई मैले देखिराखेको छु र सूर्य ढकाललाई पनि हामी धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ अगाडि देखिराखेको छु र म बोलाउन चाहन्छु सूर्य ढकाललाई यतिखेर यो माहौलमा चाहिँ हामी यो विशेष कार्यक्रममा जुटिराखेका छौँ प्रविधिमा राज हुनुहुन्छ हामी राजलाई पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ यतिखेर सूर्य ढकाल पनि यो माहौलमा आइसक्नु भएको छ सूर्यजी ओके सबैजनालाई happy new year two thousand seventy भन्न चाहन्छु र हिजोबाट हामीलाई चाहिँ दुई हजार उनसत्तरी सालले चाहिँ विदा गरिसकेको छ होइन र न्यु इयर स्पेसल सुभाष होइन रमाइलो <laughs> भइरहेछ होस् सबैजना साथीहरू यो न्यु इयरको टाइममा चाहिँ स्पेसल कुनै एउटा तरिकाले चाहिँ मनाउँदै हुनुहोस् होला तिमी पनि होइन राम्रोसँग <laughs> मनाउने तर्क गरिरहेको छौ मैले अघि नै पनि भनिराखेको थिएँ सूर्य होइन यो नयाँ वर्षमा चाहिँ रमाइलो गर्नुपर्छ रमाइलो गरियो भने भोलिका दिनहरूमा यो एक वर्षभरि चाहिँ रमाइलो हुन्छ अरे कि जिन्दगी एकदमै भनिन्छ नववर्षको सुरुवातको दिनमा होइन केही गर्यो अथवा जस रमाइलो गर्यो भने चाहिँ आगामी दिनहरू जुन पछाडिका भावी दिनहरू आउँछन् तिनी पनि एकदमै रमाइलो हुन्छन् भन्ने चाहिँ सुनिन्छ होइन तर वास्तविकता के हो त्यो चाहिँ अलि थाहा भएन हेरौँ आज रमाइलो <laughs> गरौँ वर्षभरि कसरी बित्छ हाम्रो दिनहरू त्यसरी नै थाहा भइहाल्छ नि है अघि र साथीहरू पनि एक आपसमा शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै एकजना साथी टेलिफोन लाइनमा आफ्ना शुभकामनाहरू शब्दहरू लिएर आइसक्नु भएको छ कहनुहोस् यति बेला उहाँलाई स्वागत गरौँ हजुर नमस्ते नमस्ते कहाँबाट कसको आवाज होला म नारायणघाटदेखि सिलु भट्टराई नारायणघाटबाट सिलु राई सिलुजी आराम हुनुहुन्छ आरामै छु अनि हजुर हामी पनि एकदमै आरामै छौँ सिलुजी नयाँ वर्ष आजबाट सुरु र हिजोको दिनबाट हामीलाई दुई हजार उनासत्तरी सालले विदा गरिसकेको छ र दुई हजार सत्तरी साल भित्रिसकेको छ यो आगमन भइरहेको छ हर्ष र उल्लासका साथ भित्रिरहेको छ दुई हजार सत्तरी साल तपाईँ कसरी मनाउँदै हुनुहुन्छ आजको न्यु इयरको दिनमा ए आजको चाहिँ साथीहरूसँग भेला भए साथीहरूसँग भेला भएर एक आपसमा रमाइलो गरेर साथीभाइसँग रमाइलो पनि गर्नुपर्छ सिलोजी होइन <laughs> आज रमाइलो गर्यो भने वर्षैभरि साथीभाइसँग रमाइलो गर्नु पाउनुपर्छ फेरि है <laughs> अनि सिलोजी हाम्रो तर्फबाट हाम्रो होल युनिटको तर्फबाट सिलोलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ मेरो तर्फबाट पनि तपाईँले आफ्नो साथीभाइ सङ्घीयहरूलाई चाहिँ शुभकामना राख्न सक्नुहुन्छ यतिखेर सिलोजी अब साथीहरू त धेरै हुनुहुन्छ होइन सर्वप्रथम त हजुरहरूलाई शुभकामना भन्न चाहन्छु धन्यवाद मलाई सिलु भट्टराई भनेर चिन्ने सम्पूर्ण सम्पूर्ण नेपाली विदेशी सबलाई मेरो तर्फबाट भन्न चाहन्छु सिलुजी ज्यू विक्रम सम्बन्ध अनुसार होइन नयाँ वर्ष दुई हजार सत्र आजबाट प्रारम्भ भइसकेको छ र नेपाल सहित विभिन्न सात देशमा प्रचलित यो सम्बन्ध अनुसार सुरु भएको नयाँ वर्ष आज नेपालमा पनि हर्ष र उल्लासका साथ मनाइँदैछ र यो हर्ष र उल्लासका साथ तपाईँ पनि मनाउनु होला भन्न चाहन्छौँ है र शुभकामना हाम्रो तर्फबाट पनि तपाईँलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छौँ वान सेकेन्ड र पार्टिसिपेन्टको लागि thank you so much enjoy गर्नुहोला अहिलेलाई छुट्याउनु ती Silu Bhattarai all the way from नारायणगढबाट हामीलाई सम्झिनुभयो र नयाँ वर्षको एक आपसमा शुभकामना साटासाट गर्ने क्रममा तपाईँ पनि आउन चाहनुहुन्छ आफ्ना साथी सङ्गीहरू तपाईँलाई सबैलाई शुभकामना एक आपसमा दिन चाहनुहुन्छ भने तपाईँ डाल गर्नुहोला हामी स्टुडियोमा जुटिरहेका छौँ सुभाष अनि सूर्य सँगै दिपिन्द्र हामीसँग पनि जो सरसर र उल्लासका साथ एकदमै रमाइलो भइरहेछ एकदम रमाइलो गर्नुपर्छ ग्रेट टेक्निकल सपोर्ट मिलेको छ राजको होइन र साथीहरूको पनि आगमन भइरहेको छ एक आपसमा शुभकामनाहरू पनि शब्दहरू आदान प्रदान गरिरहनु भएको छ आजको न्यु इयरको दिनमा दिपेन्द्र केही भन्दैछन् कि जस्तो लागिरहेको छ एकदम <laughs> अब नयाँ वर्ष पनि भर्खर भर्खर अब सुरु भइसकेको छ आजबाट होइन पुरानो दिनहरूलाई चाहिँ अब फर्केर हेर्नुपर्छ एक दिन हामीले एकचोटि त हेर्नैपर्छ अब त्यो फर्केर दिनहरू हेर्ने क्रममा चाहिँ अब सुभाषपट्टि लाग्यो सुभाषलाई सोध्छु म गएको वर्ष चाहिँ कस्तो भयो गएको वर्ष चाहिँ दिपेन्द्र समग्रमा भन्नुपर्दा चाहिँ राम्रै भयो भन्नुपर्छ होइन जे जस्ता कामहरू मैले आँटेको थिएँ त्यो सम्पूर्ण पुरा हुन नसकिए तापनि अबको सत्तरी सालमा चाहिँ म आशावादी छु पक्कै पनि ती अपुरा कामहरू पुरा हुन सक्छन् र मैले के अरे हुन्छ नि जुन अब दुई हजार उनसत्तरी सालमा तिमीले होइन धेरै एउटा मनदेखि चाहेको थियो होला यस्तो गर्छु भनेको थियो होला अथवा कुनै एउटा जुन तिमीले आँटेको काम थियो होइन त्यस कुन चाहिँ सफल बन्यो अथवा सफल एउटा यस्तो हो अब होइन दिपेन्द्र के भने पनि वास्तवमा भन्नुपर्दा चाहिँ हरेक कुराहरू चाहिँ मान्छेले सोचेको हुन्छ कि त्यो पाउने पाउनु नपाउनु आफ्नो ठाउँमा छ होइन तर केही न केही त मान्छेले सोचेको हुन्छ यस्तो पाउनुपर्छ यस्तो भइदिए हुन्थ्यो जस्तो चाहिँ सबैलाई लाग्छ कि मनमा चाहिँ लाग्छ एकदमै होइन तिम्रो त्यस्तो खालको कुनै होइन गएको वर्षमा चाहिँ पुरा नभएको काम त्यस्तो खालको कुनै यस्तो यस्तो सबै काम होइन एउटा कुरा सबै कुरा चाहिँ यहाँ अलिकति भन्दा चाहिँ अलिकति त्यो नहोला होइन ठिक छ हामी पर्सनल कुराकानी गरौँ यति बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको छ शुभकामना आदान प्रदानको लागि हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ दिलु गुरुङ जुनु जुनु आरामै हुनुहुन्छ हामी पनि एकदमै आरामै छौँ कहाँबाट भन्नुभयो जुनु कहाँबाट भन्नुभयो चण्डी भन्ज्याङ भन्नुभयो चण्डी भन्ज्याङबाट हामीलाई सम्झिनु भएको छ जुनुजी आज न्यु इयर स्पेसल होइन र टु थाउजन्ड सेभेन्टी एन्ट्री गरिसकेको छ आजबाट होइन कसरी मनाउँदै हुनुहुन्छ अलिकति साह्रो बोलिदिनु होला है तपाईँको आवाज एकदमै सानो सुनिरहेका छौँ <laughs> ल ल हुन्छ दादा है <laughs> अनि सिलुजी अनि के कसरी मनाउँदै हुनुहुन्छ आज विशेष कार्यक्रममा केहीमा जुट्नुहुन्छ या के गर्नुहुन्छ बसिरहने आजको दिनमा त अलिकति रमाइलो गर्नुपर्छ नि जुनेजी होइन यस्तो हो रमाइलो गर्न मन नलागे तापनि आजको दिनमा चाहिँ रमाइलो गर्नुभयो भने चाहिँ तपाईँ चाहिँ रमाइलो गर्न मन नलागे पनि चाहिँ रमाइलो गर्नुहुन्छ वर्षीभरि जुनुजी हाम्रो सम्पूर्णको तर्फबाट जुनुलाई हार्दिक मङ्गलमय शुभकामना राम्रोसँग मनाउनु होला है जुनुजी होइन रमाइलो गर्नुपर्छ आजको दिनमा रमाइलो गर्नु भयो भने भावी दिनमा आगामी दिनमा पनि तपाईँका रमाइला दिनहरू चाहिँ आउनेछन् है जुनुजी किन हाँस्नु भयो <laughs> हाँसेको छैन सुन्निएको मात्रै हो है अनि जुनुजी ठिकै छ विशेष कार्यक्रममा हामी जुटिराखेका छौँ तपाईँले शुभकामनाका गुच्छाहरू तपाईँका आफ्ना साथीभाइ इष्टमित्र सङ्घीहरूलाई चाहिँ बाँड्न सक्नुहुन्छ अनि लागि म सम्पूर्णको लागि हुन्छ जुनु आउनुभयो है धेरै धेरै धन्यवाद छ अहिले भने छुट्टिन्छौँ नमस्ते जुनु भएको थियो र जुनसँगको कुराकानीलाई पनि हामीले जोड्यौँ तपाईँ पनि आउन सक्नुहुनेछ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन खुल्ला छ हामी शुभकामना आदान प्रदान कार्यक्रमलाई चाहिँ जोडिराखेका छौँ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको लाइन भएर आउनुहोला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा र हामी विशेष गरी आज नयाँ वर्ष विशेष कार्यक्रमलाई लिएर आएका छौँ र शुभकामना एक सटासाट गर्ने चाहिँ आजको आजको कार्यक्रममा रहनेछ र यो कार्यक्रममा रहेर हामी तपाईँको शुभकामना सन्देशहरू लिन्छौँ तपाईँको आफन्तजन इष्टमित्रसम्म हामी तपाईँको शुभकामनाको शब्दहरू पुर्याउने काम गर्छौँ र उताबाट राजको सङ्केत मिल्दैछ कोही साथी आउँदै हुनुहुन्छ भन्दै पनि हुनुहुन्छ र उहाँले फोन रिसिभ गर्ने कोसिस गर्दै हुनुहुन्छ र कार्यक्रममा आउनु भएर चाहिँ तपाईँले आफ्नो शुभकामनाको शब्दहरू बाँड्नुपर्ने हुन्छ र फर्केर पहिलाको दिनहरूलाई हामी सम्झन्छौँ पुरानो दिनहरू कसरी बिते ती जीवनमा जिन्दगीमा चाहिँ के कति प्रगति भयो दुई हजार उनासत्तरी सालमा र सत्तरी सालका प्लानिङहरू के के छन् त्यसको बारेमा पनि हामी छोटो कुराकानी गर्नेछौँ तपाईँसँगै र हामी सँगसँगै रहेका छौँ सुभाष यतापट्टि बिचमा सूर्य छन् र यतापट्टि म बोलिराखेको छु जो हामी पनि एक आपसमा होइन रमाइलो भइरहेको छ र आजको यो दिनमा चाहिँ केही हर्ष र उल्लासको साथ अगाडि बढ्यो भने चाहिँ आगामी दिनहरूमा पनि त्यस्तै भइन्छ भन्ने एउटा सुन्नमा मात्र पाएको होइन टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ कुराकानी गरिहालौँ हजुर नमस्ते नमस्ते हाम्रो तर्फबाट होल युनिटको को भयो सुभाष खलान सुभाष खलान है कसरी हुनुहुन्छ नयाँ वर्ष हजुर के कसरी सुभाषले रमाइलोसँग बिताउँदै हुनुहुन्छ मनाउँदै हुनुहुन्छ अनि सुभाषजी विशेष केही प्रोग्राम छ नयाँ वर्षको नयाँ वर्षको प्रोग्राम त खासै त केही छैन अब हो साथीभाइसँग भेटघाट त्यही हो खासै स्पेसल प्रोग्राम चाहिँ छैन साथीभाइसँग भेटघाट है ठिकै छ रमाइलो गर्नुपर्छ सुभाषजी नयाँ वर्षको यो दिनमा किनभने वर्षैभरि हामीले रमाइलो गर्नु छ धेरै रमाइलो गर्नु छ होइन सुभाषजी अब वर्षभरि रमाइलो गर्नको लागि आजैबाट हामीले सुरु गर्नुपर्छ र हजारौँ पहिला चाल्नको लागि एउटा पाइला चाल्नुपर्छ अगाडि होइन र र एकदम अनि त्यसपछि आफ्नो पाइलाहरूलाई राम्रोसँग अगाडि बढाउनु होला दुई हजार सत्तरी सालमा चाहिँ तपाईँका पाइलाहरू सबै पाइलाहरू तपाईँले चाल्नुभएको पाइलामा सफलतै सफलताले पूर्ण होस् हामी यही शुभकामना तपाईँलाई दिन चाहन्छौँ है त जे जे धेरै राम्रो छ अझ त्योभन्दा पनि राम्रो कार्यक्रम ल्याएर सफलता होस् भन्ने कामना छ होइन अनि मेरो दिन चाहिँ हाम्रो काङ्ग्रेसको साथीहरूलाई हजुर हजुर काङ्ग्रेसको साथीहरूलाई मनाली गाँसेको साथीहरूलाई लत्र गाँसेको भण्डारा चौटाको साथीहरूलाई अनि जति नै अहिले रेडियो सुन्न बस्नु भएको छ चिन्ने नचिन्ने जी प्रसिद्ध सम्पूर्ण साथीहरूले चाहिँ सत्तरी सालको चाहिँ ह्याप्पी न्यु इयर भन्न चाहन्छु अनि हाम्रो अर्पण एफएमको होल युनिटको लागि र हाम्रो पास जेको लागि भने है हुन्छ सुभाष हाम्रो तर्फबाट पनि धेरै धेरै फेरि पनि once again happy new year भन्न चाहन्छौँ है हुन्छ सुभाष एकदम अहिले पनि छुट्टिन्छौँ नमस्ते सुभाष खलान हुनुहुन्थ्यो हामी विशेष कार्यक्रममा जुटाएका छौँ नयाँ वर्ष दुई हजार सत्तरी सालले हामीलाई आगमन गरिसकेको छ दुई हजार उनसत्तरी साललाई हामीले विदाई गरिसकेका छौँ यो अवस्थामा र दुई हजार सत्तरी साल तपाईँले कसरी मनाउँदै हुनुहुन्छ नयाँ वर्ष के कसरी मनाउँदै हुनुहुन्छ कतै घुम्न जाने सोच बनाउनु भएको छ साथीभाइसँग रमाइलो गरेर बस्ने सोच बनाउनु भएको छ के कसरी बनाउनु भएको छ त्यो आफ आफ्नो ठाउँमा तपाईँ घरमा के कसरी मनाउँदै हुनुहुन्छ यसो त तपाईँ घरमा हामीलाई ट्युन गरेर सुनिरहनु भएको छ भने तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको यो विशेष कार्यक्रममा आएर तपाईँका आफ्ना इष्टमित्र साथीभाइलाई तपाईँले शुभकामना तपाईँले राख्न सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुन्छ यतिखेर कोही मित्र हुनुहुन्छ म कुराकानी गर्छु नमस्ते नमस्ते हेप्पी न्यु इयर को बोल्दै हुनुहुन्छ कहाँदेखि खैरेनीदेखि लक्ष्मी के छ लक्ष्मी नयाँ नौलो खबर भन्नुहोस् हाम्रो पनि एकदम ठिकठाक छ के कसरी मनाउँदै हुनुहुन्छ नयाँ वर्ष लक्ष्मीले घरै बसेर विशेष केही प्लान लक्ष्मीको छ या छैन छैन है रमाइलो गर्नुपर्छ नयाँ वर्षमा लक्ष्मी ज जस्तो भए तापनि नयाँ वर्षमा रमाइलो चाहिँ गर्यो भने चाहिँ भोलिका दिनहरूमा एक वर्षसम्म चाहिँ रमाइलो हुन्छ अरे कि जीवन हाम्रा बुढापाकाहरूले भन्ने गर्छन् होइन हामीले यस्ता कुराहरूलाई पनि वास्तवमा लिनुपर्छ होइन नयाँ वर्ष आज तपाईँले चाहिँ भनेपछि चाहिँ घरमै बसेर मनाउने सोचमा हुनुहुन्छ है लक्ष्मीजीलाई हाम्रो होल युनिटको तर्फबाट हाम्रा सम्पूर्ण सहकर्मीहरूको तर्फबाट ह्याप्पी न्यु इयर भन्न चाहन्छौँ तपाईँले पनि आफ्ना साथीभाइ इष्टमित्र सङ्घीयहरूलाई चाहिँ सम्झना अथवा शुभकामना बाँड्न सक्नुहुन्छ यतिखेर विशेष गरेर चाहिँ अनि मेरो घर परिवारलाई मेरो साथीहरूलाई अनि म लक्ष्मी भनेर चिन्ने नचिन्ने सबै नेपालवासीहरूलाई चाहिँ ह्याप्पी न्यु इयर भन्न चाहन्छु ह्याप्पी न्यु इयर भन्न चाहनुहुन्छ हुन्छ लक्ष्मी अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते लक्ष्मी हुनुहुन्थ्यो यतिखेर दिपिन्द्र एउटा गजल मलाई भन्न मन लाग्यो नयाँ वर्षको बारेमा है नयाँ नयाँ खुसी रहर बोकी आऊ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू बोकी आऊ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकी आऊ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकी आऊ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू बोकी आऊ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकी आऊ नयाँ वर्ष असत्यताको रोजाइ भो सधैँ सधैँ यो देशमा असत्यको रोजाइ भो सधैँ सधैँ यो देशमा असत्यको टाउकोमा ठोकी आउ नयाँ वर्ष वास्तवमै असत्यको त्यो टाउकोमा चाहिँ ठोकेर नयाँ वर्ष आउनु असत्य असत्यको रोजाइ भो सधैँ सधैँ यो देशमा असत्यको टाउकोमा ठोकिआऊ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू बोकिआऊ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकिआऊ नयाँ वर्ष संविधान नबनेको जुगै भो नेपालमा संविधान नबनेको जुगौ भयो नेपालमा संविधान सुरु मिति तोकिआऊ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकिआऊ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू बोकिआऊ नयाँ वर्ष भेदभावले सीमा Arpan time check Arpan time check यस अर्पण टाइम चेक को साथमा भेदभावले सीमा नाग्यो बितेका यी वर्षहरू भेदभावले सीमा नाग्यो बितेका वर्षहरू समानता भन्ने पाठ घोकिआउ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू बोकिआउ नयाँ वर्ष दुःख पीडाहरू सबै रोकिआउ नयाँ वर्ष यो प्रेमको मान्य छैन जताततै धोकै धोका यो प्रेमको मान्य छैन जताततै धोकै धोका धोका का धोका काली औँलाहरू आऊ नयाँ वर्ष नयाँ नयाँ खुसीहरू आऊ नयाँ वर्ष दुःख पीडाहरू सबै आऊ नयाँ वर्ष वास्तवमा यो सुबास यो नयाँ वर्षलाई चाहिँ खुसीहरू बोकेर आउनुपर्छ दुःख पीडा हुन्छ त्यो पीडाहरूबाट चाहिँ अलिकति हुनुपर्छ भन्ने कुराहरू हुँदै थियो होइन अहिले मध्याहको बाह्र बज्यो हामी विशेष कार्यक्रममा जुटिराखेका छौँ विशेष कार्यक्रममा जुटिराखेका छौँ र हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ जसरी भए पनि हामी तपाईँसँग चाहिँ यी शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ हाम्रा सहकर्मीहरू पनि आउने माहौल चहल पहल बढिराखेको छ उता हामीलाई इसारा गरिराखेका छन् राजले शुभकामना धेरै धेरै भन्नुपर्छ भनेर ठिकै छ राज हामी शुभकामना आदान प्रदान धेरै गर्नेछौँ हामी नयाँ वर्षको यो विशेष कार्यक्रममा जुटिराखेका छौँ कस्तो लागिराखेको छ दिपिन्द्रलाई चाहिँ यो माहौलमा अब यो माहौल निकै तातिराखेको छ शुभकामना आदान प्रदान भइराखेको छ भित्रभित्र खुसीले अब रोम भने अब देख्दैनन् कसैले होइन अब रोएर अब रेडियोभित्र कसैले पनि नदेख्ला सुभाले त देख्छ अवश्य पनि र त्यो भित्री मन चाहिँ खुसी छ सुक्खा छ खुसी छ एकदम हर्ष चाहिँ लागिराखेको छ सुभाषलाई चाहिँ कस्तो लाग्दैछ एकदमै हो दिपिन्द्र है सबैलाई रमाइलो गर्न मन सबैको मनमा हुन्छ सबैलाई चाहिँ खुसी हुन मन लाग्छ है तर के गर्ने बाध्यता परिस्थिति विडम्बना मान्छेमा हुन्छ कि है यस्ता कुराहरूसँग पनि सामना गर्न सक्नु पर्दो रहेछ सुभाषको हातमा मैले एउटा गजल देखेँ एकदम एकदम सोचे भन्दा सफल बन्ने <laughs> मलाई आज किन किन एकदम गजलहरू एकदम जोड्न मन लागिराखेको छ है ठिकै छ मैले यो गजललाई मैले तपाईँको माझमा राख्छु तपाईँ फोन डायल गर्दै गर्नुहोस् हामी शुभकामना आदान प्रदान पनि गर्नेछौँ विशेष कार्यक्रममा जुटाएका छौँ दुई हजार सत्तरी सालको यो विशेष कार्यक्रममा सोचे भन्दा सफल बन्नेछ यो वर्ष सोचे भन्दा सफल बन्नेछ यो वर्ष वसन्त जस्तो बहार भन्ने छ यो वर्ष कठिन यात्राहरू सहज सहज बन्दै कठिन यात्राहरू सहज सहज भन्दै सफलताको सुलीमा गन्ने छ यो वर्ष सोचे भन्दा सफल बन्ने छ नयाँ वर्ष जति जे छन् अवरुद्ध पाटाहरू सबै जति जे छन् अवरुद्ध पाटाहरू सबै निकासको सहज बाटो खन्ने छ यो वर्ष वसन्त जस्तो बहार बन्ने छ यो वर्ष भ्रष्ट असफल दुराचारी मान्छे त्यागी भ्रष्ट असफल दुराचारी मान्छे त्यागी सफल इमान्दार मान्छे छान्ने छ नयाँ वर्ष वसन्त जस्तो बहार बन्ने छ नयाँ वर्ष सोचेभन्दा सफल बन्ने छ नयाँ वर्ष वर्तमानबाट अग्रगामी कोल्टे फेर्दै अब वर्तमानबाट अग्रगामी कोल्टे फेर्दै अब शताब्दीकै साँच्चै उत्कृष्ट मान्नेछ यो वर्ष सोचेभन्दा सफल बन्नेछ यो वर्ष वसन्त जस्तो बहार भन्नेछ यो वर्ष हामी नयाँ वर्ष विशेष कार्यक्रममा जुटिराखेका छौँ र तपाईँसँग कुराकानी गरिराखेका छौँ शुभकामना आदान प्रदान गरिराखेका छौँ र यो शुभकामना आदान प्रदान कार्यक्रम हामी जोड्ने नै छौँ तपाईँसँग यतिखेर भने तपाईँसँग हामी एकैछिन छुट्टिन्छौँ त्यसपछि फेरि तपाईँको माझमा शुभकामना आदान प्रदान गर्नका लागि हामी उपस्थित हुनेछौँ भइरहेको राष्ट्रिय खबर अब विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपालको राजनैतिक स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको छ आज चीन भ्रमण जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग प्रचण्डले यसपटकको भ्रमण नेपाललाई प्राप्त हुने सहयोगका साथै नितान्त मुलुकको स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको हो प्रचण्डले आफूलाई चीन भ्रमणको आधिकारिकता प्रदान गरिएको प्रति आभार व्यक्त गर्दै राष्ट्रिय हितका लागि सात भ्रमणको सदुपयोग गर्ने उल्लेख गर्नुभयो नेपाल संक्रमणकालको अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेको भन्दै प्रचण्डले यसपटकको भ्रमण विगतको जस्तो नहुने स्पष्ट पार्नुभयो चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चिनिया राष्ट्रपति सी जिङपिङको निमन्त्रणा सात दिने भ्रमणका क्रममा आज पाँच सदस्यीय टोली सहित प्रचण्ड चीन प्रस्थान गर्नुभएको हो चीन भ्रमणका क्रममा प्रचण्डले चिनिया उच्च अधिकारीसँग दुई देशबीचको सम्बन्ध नेपाल जलविद्युत तथा आर्थिक विकासमा चीनको सहयोग उद्वेगका बारेमा छलफल गर्नुहुनेछ चीनका राष्ट्रपति प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरी सात गते प्रचण्ड नेपालको टोली प्रचण्ड नेतृत्वको टोली नेपाल फर्कने बताइएको छ आज नयाँ वर्ष दुई हजार सत्तरी सालको पहिलो दिन हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ शुभकामना आदान प्रदान गरेर नयाँ वर्ष मनाउन लागि हो नयाँ वर्षका उपलक्ष्यमा राजधानी लगायत देशका विभिन्न सहरहरूमा कार्यक्रमहरू आयोजना भइरहेको सहकर्मीहरूले खबर पठाएका छन् नववर्षको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादवले शुभकामना सन्देश दिँदै वर्तमान राजनीतिक अन्यलबाट मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएको बताउनु भएको छ उहाँले संविधान सभाले संविधान दिन नसकेका कारण देशमा अन्यलता व्याप्त व्याप्त रहेकाले आगामी संविधान सभाले निकास दिने विश्वास व्यक्त गर्नुभयो नयाँ वर्षकै उपलक्ष्य शुभका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आवश्यक तयारी गरेपछि मात्रै मङ्सिरमा चुनाव हुने बताउनु भएको छ उहाँले चुनावी प्रक्रियामा असहमति राख्ने दलहरूलाई पनि सहमतिमा ल्याएर चुनाव गराउने प्रतिबद्धता जनाउनु भएको छ त्यसै गरी नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै संविधान सभाको चुनाव गरी मुलुक लोकतान्त्रिक संविधान निर्माणमा अघि बढ्न लागेकाले सबैले सहयोग गर्नुपर्नेमा जोड़ दिनु भएको छ उपसभापति रामचन्द्र पौडेलले सबैको सहभागितामा निर्वाचन सफल बनाउनु हामी सबैको जिम्मेवारी भएको बताउनु भएको छ त्यस्तै वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ वर्षमा आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संस्थागत हुन सकेमा सक्नेमा विश्वास व्यक्त गर्नुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै अहिलेको जटिल परिस्थितिबाट अगाडि बढ्न सबैको साथ आवश्यक रहेको उल्लेख गर्नु भएको छ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि शुभकामना दिँदै मुलुक निर्वाचनतर्फ केन्द्रित भएकाले दुई सालले राजनीतिक स्थायित्व प्रदान हुने विश्वास व्यक्त गर्नुभयो त्यसै गरी अन्य राजनीतिक दलका नेताहरूले पनि नयाँ वर्ष दुई हजार सत्तरीको उपलक्ष्यमा शुभकामना दिनुभएको छ पौडी खेल्न गएका रौतहटका तीन युवकको बागमती नदीमा डुबेर मृत्यु भएको छ रौतहटको बसन्तपुर गाउँ रौतहटको बसतपुर गाउँ नजिकै बागमती नदीमा पौडी खेल्न गएका एकै गाउँका तीनजनाको आज बिहान मृत्यु भएको हो मृत्यु हुनेमा बसतपुर गाउँका अठार वर्षीय रितेश झा सत्र वर्षीय दीपक झा र अठार वर्षीय कृष्ण झा रहेका छन् पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो यसैबीच बसको ठक्करबाट भरतपुर नगरपालिका तेह्र कल्याणपुर चितवनमा एकजनाको मृत्यु भएको छ ख पाँच छ चार नम्बरको बसको ठक्करबाट अन्दाजी चालिस पैँतालिस वर्षका नाम नखुलेका व्यक्तिको मृत्यु भएको हो ठक्कर दिने बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ मलेसियामा एक नेपालीको मृत्यु भएको छ वैदेशिक रोजगारका लागि गएका पाँच थर रानीटारका लक्ष्मी प्रसाद लिम्बुको काम गर्दा गर्दै कम्पनीमा मृत्यु भएको हो मलेसियाको सालामा बातुजो स्थित एमएसएल रबर कम्पनीमा कार्यरत उनको सोही कम्पनीको मेसिन रोलर च्यापिएर मृत्यु भएको हो तीस वर्षीय लिम्बू नौ महिना अघि मलेसिया गएका थिए नयाँ वर्षको समयमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखाले आज पनि उपत्यकामा बिहानैदेखि मादक पदार्थ सेवन मापसे जाँच गरिरहेको छ नयाँ वर्षमा विशेष गरी युवाहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने हुँदा दुर्घटना बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले दुर्घटनाको न्यूनीकरणका लागि यस वर्ष विशेष निगरानी बढाएको हो ट्राफिक प्रहरीले नयाँ वर्षको पूर्व सन्ध्यामा हिजो पनि बिहानैदेखि मापसे चेकिङ गरेको थियो दुर्घटना हुन नदिनका लागि उच्च जोखिमपूर्ण ठाउँ तथा मानिसहरू भेला हुने ठाउँको पहिचान पहिचान गरी उपत्यकाका पैसठी स्थानमा विशेष चेक पोइन्ट राखिएको महाशाखाले जनाएको छ यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय ब्याग्दीले हिजो राति गरेको छड्के चेकिङको क्रममा दसवटा मोटरसाइकल कारवाहीमा परेका छन् नयाँ वर्षको सुरुवातमा दुखद घटना नघटोस् भनेर ट्राफिकले सवारी साधन चालकहरूलाई गरेको छड्के चेकबाट मापसे सेवन गरेका बेलबुक नबोकेका र मोडिफाई गरी मोटरसाइकल चलाउने दसजनालाई कार्यवाही गरिएको हो ट्राफिक नियम पेपर सवारी साधन चलाए रहेको पाइएकाले कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक कुल बहादुर घतानेले बताउनुभयो आजदेखि काठमाडौँमा चम्पादेवीको मेला सुरु भएको छ प्रत्येक वर्षको वैशाख एक गते नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा वर्षभरि आफ्ना मनोकांक्षा पूरा हुने जनविश्वासका आधारमा चम्पादेवी ठाउँमा मेला लाग्ने गर्दछ काठमाडौँको दक्षिण भेगको दुई हजार दुई सय पचास मिटरको उचाइमा रहेको चम्पादेवी क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध छ त्यहाँबाट काठमाडौँ ललितपुर र भक्तपुर सहित मकवानपुरका विभिन्न भाग र संसारकै सर्वोच्च शिखर सगरमाथाको एकसाथ अवलोकन गर्न सकिन्छ मेलामा सहभागी हुन अत्याधिक दर्शनार्थी आउने प्रचलनसँगै पछिल्ला वर्षमा आएर नयाँ वर्षमा लाग्ने मेलालाई चम्पादेवी मेलाका रूपमा लिइने गरेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो वन्यजन्तुको संरक्षणका लागि पहल गर्ने उद्देश्यले आजदेखि मुलुकभर वन्यजन्तु सप्ताह शुरू हुँदैछ मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि सहकार्य गरौं भन्ने नाराका साथ शुरू हुन लागेको यस वर्षको सप्ताह मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणमा केन्द्रित रहनेछ यो सप्ताह हरेक वर्षको वैशाख एक गतेदेखि सात गतेसम्म सञ्चालन हुनेछ प्युठानका सेवाग्राहीले सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् नागरिक समाजको आयोजना स्वास्थ्यका लागि मानव संशोधनको अवस्थामा सुधार नमुना परियोजनाको गाविस स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले स्वास्थ्य संस्थाबाट आवश्यक सेवा सुविधा पाउन नसकेको गुनासो गरेका हुन् प्युठानकै अर्को खबर अनुसार फोप्ली सातपा फुप्ली सातमा पाँच दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ चैत अठाइस गते आएको हावाहुरीले ट्रान्सफर्मरमा क्षति पुर्याएपछि करिब एक सय अस्सी घरधुरीमा विद्युत आपूर्ति बन्द भएको हो राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन् नेपालबारे नेटवर्क सुन्दै रहनुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ new Sharma electronics and suppliers रनपा दुई प्रोप्राइटर लक्ष्मी प्रसाद पौडेल मोबाइल अन्ठानब्बे चार बाहन्न सतहत्तर नौ सय सत्तरी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ new unique version photo and gift house वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नमुना ब्लक उद्योग खैरेनी दुई सिमल टाढी प्रोपाइटर सुमन उप्रेती शिवप्रसाद सिमरिया नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ new national books and stationery Sauraha chowk proprietor Dilendra Raj Paudel mobile अन्ठानब्बे पाँच पचास एकसट्ठी छ सय उन्नाइस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ न्यू लक्ष्मी इन्टरप्राइजेज प्रबन्ध निर्देशक लालबहादुर राणा टाढी चोक हाई स्कुल रोड वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ न्युकालिका मोटर ड्राइभिङ सेन्टर खैरहनी चार पर्सा प्रोपाइटर सुरज प्रसाद नेपाल विश्रामपछि पुनः स्वागत छ अब बाँकी समाचार ग्रिसको राजधानी एथेन्स एयरपोर्टबाट एक व्यक्ति पाँच सय किलो सुन चाँदी सहित पक्राउ परेका छन् पक्राउ पर्ने व्यक्ति जर्मन नागरिक भएको अधिकारीहरूले बताएका छन् एथेन्सबाट जर्मन जाँदै गरेको लुप्तहान्स एयरलाइन्सको विमानमा चढ्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् विमानमा चढ्दै गरेका ती नागरिकले केही बाकसमा राखेको सुन चाँदी र केही नगद विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरूले जफत गरेका थिए लामो समयदेखि खराब सम्बन्ध रहेको ग्रीस र जर्मनको सम्बन्धमा यस प्रकरणले थप तनाव उत्पन्न भएको बताइएको छ करिब सत्तरी वर्ष पहिले ग्रिसबाट जर्मनीले लुटेको भनिएको महँगो धातु र गहनाको मुआब्जा ग्रीसले अहिले पनि खोजिरहेको छ यद्यपि मुआब्जाका लागि कति रकम माग्ने भन्ने विषयमा ग्रिसले निर्णय लिइसकेको छैन राष्ट्रिय खबरमा अब खेल खबर भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुईवटा खेल हुने भएका छन् नेपाली समयअनुसार दिउँसो सभा चार बजेबाट सुरु हुने खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भेट्ने भएका छन् अहिलेसम्म चार मध्ये एक खेलमा पराजित सनराइजर्स छ अङ्कसहित तेस्रो स्थानमा छ आजको खेलमा सनराइजर्स विजय भए मुम्बईलाई पछि पार्दै शीर्ष स्थानमा जानेछ तर कोलकाताले भने अहिलेसम्म एक खेलमा विजय हुँदै दुई अङ्क मात्रै जोडेको छ आजै राति सभा आठ बजे हुने खेलमा पाँचौं स्थानको राजस्थान रोयल्स र छैटौं स्थानको किङ्स इलेभेन पन्जाब पनि भेट्ने खेल्नेछन् आजको खेलमा राजस्थान विजय भए चौथो स्थानमा आइपुग्नेछ भने पन्जाब विजय भए पाँचौं स्थानमा पुग्नेछ यसैबीच गैरातीका खेलमा चेन्नईले रोयल ब्याङ्क च्यालेन्जर्स बेङ्गलोरलाई पराजित गर्दै चौथो स्थानमा आइपुग्दा मुम्बई इन्डियन्सले पुणे वारियर्सलाई पाखा लगाउँदै शीर्ष स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक साताव्यापी भ्रमणका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड चीन प्रस्थान नेपाल चीन आर्थिक सम्बन्धका बारेमा गम्भीर छलफल गर्ने भनाई रौतहटका तीन युवकको पौडी खेल्ने क्रममा बागमती नदीमा डुबेर मृत्यु मलेसियामा काम गर्न गएका एकजना नेपालीको मेसिनमा चिया पिएर ज्यान गयो नयाँ वर्ष दुई हजार सत्तरी सालको पहिलो दिन हर्ष उल्लासका साथ मनाइँदै राजधानीमा चम्पादेवीको मेला सुरु पाँच सय केजी सुनचाँदी सहित एथेन्स एयरपोर्टमा एकजना जर्मन नागरिक पक्राउ